Música तिमीमा एकै छु आउन मैछन् बसौँ न चौतारीमा एकै छिन् नभेटेको तिमीलाई भइसकेछ निकै दिन पाइन्न घुलुममा चिया घुल्दैमा भोटको भोटे भइन्न धुलुङमा चिया खुल्दैमा सार्दुङको शेर्पा भइन्न थुप्रोमा आलु पोल्दैमा बिरती घाँसेर जाँदैन एकछिन हाँस्दै बोल्दैमा भेटेको तिमीलाई छ निकै दिन एउटै देख्दैमा पीडालु माने होइन है देख्दै देख्दैमा किडालु माने होइन है बिखमाको छेउमा बिख हुन्छ बिख त खाने होइन है एकछिन बस्दा सित नाम लागि जाने होइन है